यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Arpan सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता समाचार विस्तारमा नारायणी नदीमा पानीको सतह एक वर्षकै उच्च भएको छ पानीको सतह सात दशमलव छ आठ पुगेको छ लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह यस वर्षकै उच्च भएको छ यसै गरी पूर्वी चितवनको शक्तिखोरमा पहिरोमा परि एकजनाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् जिल्ला विपद व्यवस्थापन समितिले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ यस्तै वर्षाका कारण देशका प्राय भागमा ल्यान्डलाइन सेवा पनि अवरुद्ध बनेको छ चितवनमा पनि आज बिहानैदेखि ल्यान्डलाइन सेवा अवरुद्ध भएको छ लगातारको वर्षाका कारण पूर्वी चितवनको रत्नगर पाँचमा रहेको सुकुम्बासी बस्तीमा बाइसवटा घर डुबानमा परेका छन् स्थानीय खगरी र बुढी राप्ती खोलामा आएको बाढी पसेर रमाइलो टोलका बाइस घर डुबानमा परेका हुन् खगरी र बुढी राप्ती खोलाको चेपुवामा रहेको सो बस्तीमा पानी पसेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ अधिकांश घरहरू कच्ची भएकाले बाढी पसेपछि त्यहाँका सुकुम्बासी समुदाय विचल्ली परेका छन् दुईवटा खोलाको चेपुवा भएकाले सो बस्ती जोखिममा रहेको छ प्रहरी स्थानीयवासी युवा रेडक्रस सहकर्मीहरूको सहयोगमा बस्तीका सामानहरू सुरक्षित स्थानमा सार्ने काम सकिएको छ बस्तीमा बाढी पसेपछि लता कपडा खाद्यान्न र गाईवस्तुलाई समेत असर परेको छ बस्तीमा हिजो दिउँसो दुई बजेबाटै पानी पसेको हो सबैलाई आफन्त कहाँ बास बस्न अनुरोध गरेपछि आज व्यवस्थित ठाउँको व्यवस्था मिलाउने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले बताउनु भएको छ सुबस्ती दुई खोलाको दोभान नजिक रहेकाले गै गैराती झनै समस्या आउने भएकाले उच्च सतर्कता अपनाइएको उहाँले बताउनु भएको छ बालबालिका वृद्ध र गर्भवती महिलाहरूको सुरक्षाका लागि छुट्टै टिम बनाएर व्यवस्थापनको काम गरिएको पनि निमित्त कार्यकारी अधिकृत पोखरेलले बताउनु भएको छ बस्तीमा पानी पस्ने समस्या बढेपछि स्थानीयहरू स्वयं सजग भएर आज बिहानदेखि सामान सार्ने काम भएको छ त्यस्तै धेरै भौतिक क्षति हुन भने पाएको छैन बस्तीमा बाढी पसेपछि इलाका प्रहरी कार्यालयबाट डिएसपी टिका बहादुर कार्की सहितको टोलीले उद्धार र व्यवस्थापनको काम गरेको हो उता राप्ती खोलामा आएको बाढी पसेर सौराहाका एक दर्जन रेस्टुरेन्ट दुबानमा परेका छन् राप्ती नदी किनारमा रहेका ती होटलहरूमा पानी पसेपछि व्यवसायीहरूले सुरक्षित ठाउँमा सारेका छन् होटलहरूमा पानी पस्न थालेपछि व्यवसायीहरूले सामान सुरक्षित ठाउँमा सारेको स्थानीय होमनाथ लामिछानले बताउनु भएको छ हरेक वर्ष साउनमा राप्ती नदीमा बाढी आएर सौराहाका होटलहरू डुबानमा पर्दै आएका छन् लगातार वर्षा भएपछि सौराहाका व्यवसायीहरूले विगतको नियति भोग्न बाध्य भएका छन् यसैबीच अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधको ठोकर नम्बर तीन जोखिममा परेको छ मर्मत कार्य भइरहेको अवस्थामा नदीको बहाव बढ्दै गएकाले जोखिम बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण श्याम बुढाथोकीले बताउनु भएको छ गण्डक ब्यारेजमा पानी बढ्दै जाँदा बाँधका ठोकरहरू समेत जीर्ण भएका कारण भत्किएर गाउँमा पानी पस्ने सम्भावना बढेको छ आठ लाख क्युसेक पानीको बहावसम्मले केही नहुने गण्डक ब्यारेज मर्मत नहुँदा तीन लाख क्युसेक पानीको बहाव पनि गाउँ पस्ने खतरा बढेको छ पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको तीन दिने अर्ग्यानिक तरकारी खेती सम्बन्धी तालिम सकिएको छ ऋण नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा सौरा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आयोजना गरेको सो तालिममा चालिसजना किसानको सहभागिता थियो तालिममा प्राङ्गारिक कृषि उत्पादन केन्द्र फुलबारीका चन्द्रप्रकाश अधिकारीले अर्ग्यानिक तरकारी खेती गर्ने तरिका यसको महत्व र जिल्लामा अर्ग्यानिक खेतीको अवस्थाका बारेमा सहजीकरण गर्नुभयो बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहनु भएको कार्यक्रम पुस्तकालयकी कार्यक्रम संयोजक बबिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो चितवनमा मुख्य कार्यालय रहेको त्रिवेणी विकास ब्याङ्क लिमिटेडले सिन्धुपाल्चोकका पहिरो पीडितहरूलाई राहत स्वरूप दुई लाख पैँसठी हजार बाहन्न रुपियाँ प्रदान गरेको छ एघारौं वर्षमा प्रवेश गरेको ब्याङ्कले भरतपुरमा विशेष कार्यक्रम गरी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत सो रकम सरकारलाई हस्तान्तरण गरेको छ ब्याङ्कका अध्यक्ष लङ्कबहादुर केसीले सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ब्याङ्कले कर्मचारीहरू मार्फत एक लाख एघार हजार एघार रुपैयाँ र संस्थाको तर्फबाट एक लाख एकाउन्न हजार एकाउन्न रुपैयाँ हस्तान्तरण गरेको हो ब्याङ्कका अध्यक्ष केसीले विपत्तिमा परेकाहरूलाई सानो सहयोग स्वरूप सो रकम प्रदान गरेको बताउनु भएको छ अध्यक्ष केसीले वार्षिक उत्सवको अवसरमा भरतपुरको चौबिस कोठीमा रहेको सिटी साङ्गाई प्लाजामा एटिएम सेवा पनि सुरुवात गरेको जानकारी दिनुभएको छ त्यस्तै ब्याङ्कले कास्कीको पोखरास्थित निरोडमा यही भदौ महिनाभित्रमा शाखा सञ्चालन गर्नुको साथै देशभरका विभिन्न सात ग्रामीण भेगमा सीमित ब्याङ्किङ इकाइ मार्फत सेवा विस्तार गर्न लागेको जनाइएको छ कम गुणस्तरका सुनचाँदी बेचेको आरोपमा नानगढका केही सुनचाँदी पसल व्यवसायीसँग लिइएको बयान सकिएको छ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले यस सम्बन्धी मुद्दा हेरेको छ गत फागुन महिनामा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढेको थियो झण्डै पाँच महिनापछि ढिला गरी मात्रै मुद्दा अगाडि बढ्न लागेको छ मुद्दाका सबै आरोपित व्यवसायीसँग बयान लिएको र अब आवश्यक कानुनी राय सल्लाहका लागि सरकारी वकिलको कार्यालय पठाउने तयारी भएको कार्यालयले जनाएको छ अभियोग लागेका व्यवसायीहरूलाई बयानका लागि बोलाउँदा ढाँटेर ढिला गरी उपस्थित हुँदा मुद्दा प्रक्रिया लम्बिएको कार्यालयले जनाएको छ मुद्दाको सबै बयान सकियो अब के कसरी अगाडि बढ्ने भन्ने बारे सरकारी वकिलसँग राय लिएर फाइल अगाडि बढाउँछौ कार्यालयमा भर्खरै आउनुभएका प्रमुख वासुदेव रिजालले बताउनुभयो घरेलुका प्रमुख नियमावलीमा व्यवस्था भए अनुसार जिल्लाको अनुसन्धान निरीक्षण हुने व्यवस्था छ साथै उहाँले फाइल अगाडि बढाउन केही दिन लाग्ने हुँदा मुद्दा कहिले टुङ्गिन्छ भन्ने निधो नभएको पनि बताउनुभयो छवटा नमुना पसलबाट नमुना सङ्कलन गरिएकोमा पाँचवटामा त्रुटि भेटिएको कार्यालयले जनाएको छ एउटामा भने आवश्यक गुणस्तर भन्दा पनि बढी गुणस्तरीयता कायम भएको पाइएको छ अब उनीहरूलाई कुन कानुनले कारवाहीका लागि आकर्षित गर्छ त्यसका लागि सरकारी वकिलसँग राय लिए तयारी भइरहेको छ आफ्नै अस्पतालका महिला कर्मचारीमाथि जबरजस्ती गर्ने उद्योगको आरोप लागेका चितवन अस्पताल भरतपुरका प्रबन्ध निर्देशक गोपाल गिरी सम्बन्धी मुद्दा फर्स्यो टुङ्गो लगाइने भएको छ इजलासमा न्यायाधीश विनोद मोहन आचार्यले यस मुद्दा आगामी भदौ तिन गते टुङ्गो लाग्ने गरी फास्ट ट्र्याकबाट हेर्ने आदेश दिनुभएको छ गत मङ्गलबार र बुधबार दुई दिन लगाएर यस मुद्दामाथि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 जनहितका लागि जारी गरिएको हो हौस् त यसका साथै बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भएँ नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one का लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर हामी सबैलाई ओरिजिनल मोबाइल चाहिने ए टु जेड मोबाइल हाउसमा छानी छानी किन्न पाइने रोजेको ब्रान्ड छ खोजेको मोडल सोचेको मूल्यमा सस्तो अनि सुलभ एक मात्र ठाउँ A to Z mobile house A to Z mobile house A to Z mobile house original मोबाइलको एक मात्र विकल्प ए टु जेड मोबाइल हाउसको तेस्रो सोरुम अब मेन रोड टाढी चोकमा फोन नम्बर शून्य छपन्न पाँच एकसठी एक सय उना पचास यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलिमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन